चौतारीद्वारा आयोजित त्यो पत्रकार सम्मेलनमा सहभागी हुनुभएका सम्पूर्ण पत्रकार साथीहरू प्रेस चौतारीका अध्यक्षज्यू पार्टीका जिल्ला अध्यक्षज्यू युवा सङ्घका उपाध्यक्ष सचिव लगायत युवा साथीहरू मूलत आजको यो पत्रकार सम्मेलनमा तपाईँहरू सबैको चासो विराटनगरको मेरो मन्तव्य नै हो भन्ने मलाई लाग्छ र मैले त्यही विषयमै केन्द्रित रहेर कुरा राख्नेछु संक्षिप्तमा युवासन नेपाल एउटा राजनीतिक चरित्रको सङ्गठन हो यो चाहिँ अराजनीतिक चरित्रको सङ्गठन होइन जसरी अहिले अराजनीतिक चरित्रको सङ्गठन हो कि भन्ने ढङ्गले व्याख्या गर्न खोजिँदैछ नियोजित ढङ्गले पहिलो कुरा यो राजनीतिक चरित्रको सङ्गठन हो भन्ने कुरा म तपाईँलाई जानकारी गराउन चाहन्छु दोस्रो कुरा यसले सामाजिक र रचनात्मक कामको क्षेत्रमा रेकर्ड तोड्ने गरेर काम गरेको छ सबभन्दा धेरै रक्तदान गरेको संस्था सबभन्दा धेरै वृक्षारोपण गरेको संस्था सगरमाथाको चुचुरोमा झन्डा गाडेको संस्था श्रम शिविरदेखि लिएर विविध खालका नयाँ कामहरू यसले गरेको छ यो पनि यसको एउटा परिचय हो अहिले पनि हामी काठमाडौँका फोहोरलाई व्यवस्थित गर्नको निमित्त स्थानीय विकास मन्त्रालय र फोहोर महिला प्रबन्धन केन्द्रसँग बसेर छलफल गरिरहेका छौँ र हिजो म आउनुभन्दा अगाडि यो प्रोग्राममा म सहभागी भएर आएको छु युवासँगले त्यो ढङ्गले अगाडि बढिरहेको छ दोस्रो कुरा तेस्रो कुरा यसले राष्ट्रियताको सवालमा पूर्णागिरीमा भारतद्वारले बाँध्न आँटेको बाँधका सामग्री फाल्ने हिम्मत गर्ने संस्था पनि यही हो सुस्ता मिचिँदा विविध काममा यसले राष्ट्रियतामा पनि आफूलाई अब्बलै राखेको छ भन्ने मलाई लाग्छ अर्को कुरा सामाजिक सुरक्षाको सवालमा जनजीविकाका सवालमा हिजो जनताले एकदम असुरक्षाको महसुस गरिरहँदा हिजोका माओवादीका युद्धकालीन अवस्थामा पनि यसले जनताको सुरक्षा दिने जनतालाई मनोबल दिने गुमेको समाजको प्रतिरोधी क्षमता बढाउने कुरामा पनि यसले आफ्नो भूमिका निर्वाह गरेको छ अर्को भ्रष्टाचारका विरुद्ध अनियमितताका विरुद्ध पनि यसले अभियान चलाएको छ जनताको जनजीविकामा पनि यसले अभियान चलाएको छ र अहिले पनि हामीले पाँचवटा अभियानहरू लाँदैछौँ हाम्रो उपाध्यक्ष यहीँ हुनुहुन्छ युवा सरकारका विषय र युवा रोजगारका विषय भनेर हामीले युवा सङ्घले छुट्टै अभियान चलाएको छ र अहिले आठ युवा सङ्गठनको रोजगार अभिमुखीकरण प्रोग्राममा पनि म यहाँ आएको छु अर्को कुरा हामीले भर्सा विरुद्धको अभियान भनेर पनि चलाएका छौँ अर्को कुरा हामीले कामको नयाँ क्षेत्रमा युवा अभियान भनेर डक्टर इन्जिनियर कलाकार पत्रकार खेलाडीहरू यी सबैको बिचमा अब युवा हामी लाँदैछौँ जहाँ युवा त्यहाँ युवा सङ्घ भन्ने अभियान लगिरहेका छौँ र मिडियालाई मेरो चाहिँ आग्रह के हो भने यस्ता खालका न्युजहरू पनि भन्नुहोस् जस्तो इन्जिनियरको बिचमा अस्ति हामीले भेला गऱ्यौँ खास मिडियाले प्रायोरिटी पाएन हामी दस गति पत्रकारहरूको बिचमा बनाउँदैछौँ अब त्यो चाहिँ के हुन्छ पत्रकारकै भएको हुनाले त्यसले पाउन सक्छ र अर्को कुरा हामीले वातावरण र पर्यावरणका क्षेत्रमा पनि हामी काम गर्दैछौँ यसरी हामीले पाँचवटा अभियान चाहिँ लाँदैछौँ शान्ति संविधान निर्माणलाई युवा दबाव सहित पाँचवटा अभियान लाँदैछौँ र यो शान्ति प्रक्रियालाई टुङ्ग्याउने र संविधान त्रिसमा बनाउने सन्दर्भ पनि हामीले कहिले सेतो झन्डा उपहार कहिले कलम उपहार कहिले सभामुखलाई ज्ञापन पत्र कहिले रचनात्मक कविता प्रतियोगिता कहिले विविध खालका प्रोग्रामहरू हामीले गरेका छौँ र पछि छ गते हामी खबरदारी कार्यक्रम गर्दैछौँ अहिले राष्ट्रिय सहमतिको लागि हामीले ठुला दलहरूलाई ज्ञापन पत्र बुझाएका छौँ अब राष्ट्रिय सहमति नगरिकन संविधान सभाको म्याद थप्ने कुरा तपाईँले गर्नुभयो भने अब जनताले तपाईँलाई गाउँको घर घरबाट लखर्छ भन्ने सन्देश हामीले माओवादीले पनि दिएका छौँ काङ्ग्रेसले पनि दिएका छौँ र एमआरएले पनि दिएका छौँ हामी यो अभियानका साथ मैदानमा गइरहेका छौँ र हाम्रो यो अभियानका क्रिया प्रतिक्रिया सकारात्मक क्रियाहरू धेरै आएका छन् आम युवाहरू आज प्रति गोलबन्द भइरहेका छन् आम युवाहरू आज हामीप्रति आबद्ध भइरहेका छन् तर यसका नकारात्मक पाटो के छ भने जब युवासँग भ्रष्टाचार विरुद्धको अभियानमा हात हाल्यो पुलिसको हेऱ्यौँ हामीले यसो सुडान घोटाला प्रकरण एक केसमा तिन तिनजना आइजिबीहरू पर्नुभयो पुलिसभित्रको केही केही कुराहरू हामीले पत्ता त थप पुलिसका आइ एआइजीहरूका श्रीमतीहरू मार्फत क्यासिनोमा लगानी गर्ने क्यासिनोमा खेल्ने मान्छेहरूलाई लगानी गर्ने र त्यहाँबाट एकदम गैर कानुनी चाहिँ ब्याज दिने त्यो खालका कुरा पनि हामीले पत्ता लगायौँ दुईजना एआइजी साहबहरू मैले नाम भन्दैन यहाँ अहिले फेरि अर्को विवादको विषय भन्छ दुईजना एआइजी साहबहरूसँग हामीले त्यो कुरा पठायौँ सन्देश तर यो कुरा चाहिँ हामी बाहिर ल्याउँछौँ भनेपछि सङ्गठित रूपमा त्यो खालका कुराहरू रक्त चन्दनमा प्रहरीका ठुल्ठुलो अधिकृतको हात छ भन्ने कुरा पनि निर्वाचनले एक एक ढङ्गले अहिले हाम्रो प्रारम्भिक अनुसन्धानले हामी त्यो पत्ता लगाइरहेका छौँ चोरीका गाडी सबभन्दा धेरै हिजो हामी माओवादी चढ्छ भन्थ्यौँ बरु माओवादीको अहिले राज्यले खोसिरहेको छ तर राज्यले खोज्नै नसक्ने प्रहरीका ठुल्ठुला अधिकृतले चढेका छन् मैले विराटनगरमा यही सन्दर्भ भनेको थिएँ र हाम्रो यो अभियानका यी प्रारम्भिक सूचनाले के देखियो भने प्रहरीभित्रको त्यो फोर्स युवा सङ्घको विरुद्ध लागेर युवा सङ्घले सक्नुपर्छ भन्दा विधात्मक घटना त्यसले यसलाई उपयोग गर्न खोज्यो भन्ने हामीलाई लाग्छ र त्यो कुरामा मैले भनेको थिएँ तपाईँहरूले श्रीमती मार्फत कहाँ कहाँ क्यासिनोमा लगानी गर्नुभएको छ र त्यो लगानीको कमाइले तपाईँको श्रीमतीहरू कस्ता गाडी चढ्छन् कस्ता गहना लाउँछन् भन्ने कुरा हामीलाई थाहा छ भनेको थिएँ सिडी यहाँ छ तपाईँले त्यो सिडी हामी इच्छा हुँदा दिन्छौँ विराटनगरमा मैले प्रहरीको बारेमा र नागरिकको बारेमा बोलेको चाहिँ सिडी बनाएको छ यहाँ आएको छ र अर्को कुरा खेरानाथजीमाथि जेठ बाइस गति आक्रमण भयो जेठको अठार गति त्यहाँको अदालतमा अभिषेक गिरीलाई बयानको लागि लैजाने क्रममा करण यादवको हत्याको अभियुक्त हुनु नि त्यो क्रममा उनीमाथि आक्रमण भयो र हामीले के गर्यौँ भने रोहित कोइराला र मनोज राईको त्यहाँ संलग्नता छ भनेपछि प्रहरीले हामीले बुझाएका हौ यो फेरि प्रहरीले बुझाएको होइन प्रहरीलाई हामीले बुझाएका हौँ र ती दुईजना साथी आज पूर्व लागि थुनामा हुनुहुन्छ त्यसमा परशुराम बस्त लगायत एमालेका एकतिसजना मान्छेहरूको संलग्नता छ भनेर प्रहरीले मुद्दा दुई दुईवटा मुद्दा चलायो अपहरण तथा ज्यान मार्ने उद्योग हाम्रो भनाइ के हो भने त्यो घटना अपहरण तथा ज्यान मार्ने तहको उद्योग हो कि होइन त्यो कुटपिट होला त्यो अङ्गभङ्ग होला नाकफुट नाकमा यहाँ गाउँ भएको हुनाले तर त्यो अपहरण तथा ज्यान मार्ने उद्योग होइन त्यो अपहरण मुद्दा किन दर्ता गरियो भने सामान्यतया नाइन्टी नाइन पर्सेन्ट ज्यान मार्ने त्यो प्रमाणित हुँदो रहेछ वकिल पनि मिल्छ सल्लाहकारी अपहरण छोडिदिएपछि अब एमालेका अघिल्लो घटनामा तिनजना पछिल्लो घटनामा एकतिसजना गरेर चौतिसजनामाथि अपहरण तथा मार्ने उद्योग दर्ता भएको छ त्यहाँका युवासँग चौतिसजना मान्छेलाई चाहिँ जेल हाल्ने पाँच छ वर्ष भन्ने योजनाका साथ त्यो मुद्दा त्यहाँ दर्ता भएको छ र त्यो कुरा हामीले प्रहरीसँग भन्यौँ प्रहरीको एसएसपीको नेतृत्वमा म्यानमार लामाको नेतृत्वमा त्यहाँ आयोग बन्यो अदालतको घटनामा एघारजनालाई सार्वजनिक मुद्दा चलाइएको थियो त्यो मुद्दा फिर्ता गरेर थप एकतिसजनालाई ज्यानबारी तथा अपहरण उद्योगको मुद्दा चलाइयो परशुराम बस्नेत र मनोज राईले दुई दुईवटा मुद्दा चलाइयो एउटै घटनामा दुई दुईवटा ज्यानबारी उद्योग र अपहरणको मुद्दा चलाइयो त्यसो भएको हुनाले हामीले के भन्यौँ भने युवा सङ्घ नेपाल त्यहाँ छैन युवा सङ्घ नेपालका सब कार्यकर्ता त्यहाँ गायब भएका छन् त्यसैको मनोबलमा सुनसरीमा बाह्रजना हाम्रा साथीहरूमाथि अरू ज्यानबारी उद्योग चलाइयो विराटनगर सुनसरी मोरङ इटरी म विराटनगर इटरी मोरङ सुनसरीमा अब युवासँग छैन भन्ने जस्तो म्यासेज त्यहाँ गयो र त्यसको पछाडि हेर्नुहोस् है अब यो बाहिर नआएको कुरा त्यहाँ नेपाल बजार भन्ने एउटा बजार हाम्रा साथीहरू सहित बाह्र तेह्रजना व्यापारीहरूले त्यहाँ ठुलो डिपार्टमेन्ट स्टोर खोल्दैछन् त्यो डिपार्टमेन्ट स्टोर खोल्दा त्यहाँ निश्चित व्यापारीहरूलाई त्यसले असर परेको छ जोगमणीको त्यहाँ सामान सप्लाईमा त्यसले असर गर्नेछ र त्यो खालको एउटा पङ्क्तिले पनि यसलाई विविध ढङ्गले ट्विस्ट गर्न खोजिरहेको छ त्यहाँ अभिषेक गिरी करण यादवको हत्याका अभियुक्त त्यहाँको यो एक खालको अब तपाईँलाई थाहा छ करण मैले भन्नु परेन बोर्ड बोर्ड त सम्बन्ध भएको साथी हो उनलाई संरक्षण गर्ने एउटा टिम हिजो मधेसबारी आन्दोलनमा त्यहाँका पहाडी जनसमुदायलाई लखर्दा मधेस पहाडको एक खालको लडाइँ हुँदा युवासङ्घले त्यहाँका पहाडी समुदायलाई सुरक्षा दिएको एउटा परिस्थिति परिस्थितिबाट केही त्यहाँका नेतृत्व हिजो युथ फोर्सकालीन अवस्थामा जाति लगायत विभिन्न ठाउँमा हाम्रो मालु राई लगायत साथीहरूको गोडा काट्ने हात काट्ने काम भइसकेले गरेर त्यसबाट सिर्जित थिएका द्वन्द्वहरू यी यी द्वन्द्वहरू विराटनगर घटनामा हाम्रो सङ्गठनलाई ध्वस्त पार्ने ढङ्गले जब लागे तब त्यो प्रतिरोध गर्नु त्यसलाई चाहिँ मुभमेन्ट गर्नु हाम्रो एउटा बाध्यता बन्यो र म गएको थिएँ मैले प्रहरीको बारेमा बोलेको कुरा तपाईँलाई यहाँ राखेँ अब जहाँसम्म नारी पत्रिका बन्द गराउँछु नारायण अग्लेलाई जेल हाल्छु भन्यो महेश बस्नेतले भन्ने कुरा पनि आयो मैले त्यसमा धेरै तथ्यहरू मैले दिएको छु यो क्यासेटमा पनि छ म के भन् मैले के भन्न चाहेँ भने आज नेपालको मिडिया नेपालको प्रेसले जुन इज्जत कमाएको छ बिहान धार्मिक कार्यक्रम सुन्ने हाम्रा बुवा आमाहरू अहिले बिहान रेडियो सुन्नुहुन्छ पेपर हेर्नुहुन्छ र आज ठुला ठुला राजनीतिक दलका नेताहरू पेपरको आधारमा धारणा बनाउँछन् हाम्रा पार्टीका निर्णयहरू तपाईँहरूले सम्प्रेषित गरेको समाचारको आधारमा धारणा बनाइरहेको छ यो ठुलो उपलब्धि हो प्रेसको भन्छु म नेपालमा अरू धेरै कुरा असफल होला प्रेस सफल भयो स्थानीय विकास निर्माणहरू सफल भएका छन् सञ्चारमा तपाईँको टेलिफोन सफल भएको छ वन उपभोक्ता सफल भएका शिक्षाको क्षेत्रमा हामीले ठुलो उपलब्धि हासिल गरेका छौँ यो विश्वलाई नै आश्चर्यचकित पार्ने ढङ्गले यसको गरिमा यसको इज्जत बचाउनुपर्छ प्रेसले सबैमाथि प्रश्न गर्न पाउने अनि अरूले प्रेसमाथि प्रश्न गर्न नपाउने हो भने यो प्रेस अराजकता पो हुन्छ कि प्रेस स्वतन्त्रको नाउँमा भन्ने ढङ्गले के के कुरा उठाएर मैले विशेष गरेर नागरिक पत्रिका माथि कोड गरेर के के कुराहरू उठाएँ नागरिक पत्रिकाले प्रहरीको डिएसपीको प्रहरीको सहीको कल डिटेल्स छाप्यो मैले भने त्यो स्वीकृत कहाँबाट दिनुभयो त्यो छाप्ने अधिकार छ कि छैन गोपनीयताको हाम्रो नैसर्गिक अधिकार हो कि होइन मेरो कल डिटेल्स अथवा हामी कसैको कल डिटेल्स एउटा पेपरले छाप्न पाउँछ कि पाउँदैन मलाई लाग्छ पाउँदैन विश्वमा कहीँ पनि अभ्यास छैन र न्युज अफ दि वर्ल्ड भन्ने बेलायतको पत्रिका किन भयो उसले त्यही कल ह्याकिङका न्युजहरू फोन टेप अवैधानिक ढङ्गले गरेका कारणले ऊ बन्द भयो आज आज इतिहासमा यो समीक्षा होला नि आज त कानुन कमजोर छ नारायण वाग्लेजी कान्तिपुरको सह सम्पादक हुँदा रसेन्द्र भट्टराई भन्ने एकजना तस्कर सोल्टी होटलमा आएर बसेका थिए युवराज घिमिरे विधामा बसेको बेलामा नारायण दाईले नै त्यो व्यक्तिको चाहिँ समाचार छाप्नुभयो कान्तिपुरमा ठुलो फर्स्ट पेजमा एकदम बिरकिन्तनको साथी के के के के के के भनेर छाप्नु पऱ्यो ठुलो चर्चा भयो पछि हामीले सुन्यो रसेन्द्र भट्टराई बालटारमा आत्महत्या गरेर मऱ्यो समाचार पत्रले फेरि त्यसको एन्टीमा समाचार छापेको छ त्यो हेर्नुहोस् तपाईँले अहिले पनि अध्ययन गर्न सकिन्छ तर कान्तिपुरको बिग थियो आज युनिटी ग्रुपले नागरिकमाथि प्रश्न उठाइरहेको छ हामीसँग दुई करोडभन्दा बढी पैसा मागेर हामीले नदिएको कारणले श्रृङ्खलाबद्ध हामीले फेऱ्यो भन्ने ढङ्गले लागेको छ उसका वैधानिक अवैधानिक आफ्नो ठाउँमा होला तर त्यहाँ पैसाको खेल छ भन्ने कुरा त्यो ढङ्गले चाहिँ आएको छ तपाईँले अनुजा कोइराला भन्ने धरानको एउटा केटीको अनुजा बानिया भन्ने एउटा केटीको न्युज आयो बयानब्बे कि तिरानब्बे लाख रुपियाँ भेट्टाइदिई भन्ने कुरा बिबिसीमा न्युज आयो सारा न्युज आयो राष्ट्रपतिले बधाई दिनुभयो प्रधानमन्त्रीले बधाई दिनुभयो आखिरमा त्यो समाचार पाँच सय गयो हामी संवेदनशील हुन सकेनौँ भने यस्ता गलत समाचारहरू सम्प्रेषित भइरहेका छन् नि त सोसाइटीमा आज कानुन कमजोर छ जुन दिन कानुन बलियो हुन्छ त्यो दिन नागरिकमाथि यी प्रश्नहरू त उठ्ला नि त हो परशुराम बस्नेतको पत्रकार कुटपिटको घटनामा उसको संलग्न होला त्यसलाई छानबिनको क्रममा चाहिँ अदालतमा हामी पेस गर्छौँ अदालतले फैसला गर्दा त्यो फैसला हामी सिरोधारे गर्छौँ तर तर के परशुराम बस्नेत हतियारका कार्यबारी हुन् त के परशुराम बस्नेत चेलीबेटी बेचबिखन गर्ने मान्छे हुन् त त्यस्तो हो भने किन त्यो बारेमा मुद्दा हाल्दैन नागरिक पत्रिकाले अनि त्यो भन्ने राइट्स नागरिक पत्रिकाले कि छैन नारी पत्रिका छुट्टै राज्यको एउटा अङ्ग हो उसले छुट्टै अदालत चलाएको छ उसले छुट्टै प्रहरी प्रशासन सुरक्षा निकाय उसको चाहिँ अनुसन्धान गर्ने अधिकार हुँदैछ छैन भने त्यो आरोप किन लगा एउटा राष्ट्रिय मिडिया मार्फत एउटा व्यक्तिको सामाजिक चरित्र हत्या गर्ने ढङ्गले आरोप लाग्छ र उसको सामाजिक जीवन पर्न जाने क्षतिको क्षतिपूर्ति कसले दिन्छ होइन भने ल हतियारको हतियार तथा खर खजाना मुद्दा लाउनु पऱ्यो नि केलिबेटी बेचिकन हो भने शरीर के चेलीबेटी बेटिकन तथा के मुद्दा होला नि त्यो मुद्दा लाउनु पऱ्यो नि होइन भने इतिहासले गम्भीरताका साथ समीक्षा गर्छ हेर्नुहोस् रसियन र घटनाको बारेमा आज इस्यु उठिरहेछ नि भारतका राष्ट्रपति अटल बिहारी प्रधानमन्त्री पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी भारतीय स्वतन्त्र सङ्ग्राममा उनको भूमिका के थियो भनेर उनी प्रधानमन्त्री भएको बेला क्वेसन उठ्यो नि त्यही भएर हामी सबैले गरेका प्रश्न भूमिकाहरू भोलि इतिहासले प्रश्न गर्नेछ र विराटनगरमा मैले बोलेको घटनालाई त्यो ढङ्गले ट्विस्ट गरियो अनि युवासँग नेपाल डनहरूको समर्थन हो भन्ने ढङ्गले त्यहाँ आयो मैले के भनेको थिएँ भने युवासँग नेपाल रहर लाग्दो भर लाग्दो र डर लाग्दो सङ्गठन हो मैले पहिला पनि यो कुरा भनिसकेको छु समाजका पाइनियर युवाहरूको सङ्गठन हो समाजको योग्य अनुशासित शिक्षित युवाहरूको सङ्गठन हो मैले त माओवादी साथीहरूलाई भनेको थिएँ तपाईँहरूको चाहिँ कमान्डरले कति पढ्नु भएको छ थाहा छैन हाम्रो त एउटा सामान्य सिपाहीले पनि डिग्री गरेको छौ साथी हो त्यही भएर हाम्रो लडाइँमा तिमीहरू सक्दैनौ सबै ढङ्गको लडाइँ हामी लड्न सक्छौँ लडाइँमा नजाऊ भनेर मैले भनेको थिएँ र अहिले पनि म भन्छु युवासँग नेपाल सोसाइटीको भर लाग्दो सङ्गठन हो मान्छेले अप्ठ्यारो पर्दा समस्या पर्दा आज वैदेशिक रोजगारीका यति धेरै समस्या छन् सबभन्दा पहिला मान्छेले युवा सङ्कट किन आइरहेको छ राज्यको कमजोरी राज्यको असक्षमता त्यहाँ प्रकट भइरहेको छ नि आज यति धेरै समाजमा युवाहरूको समस्या छ अनि राज्यले युवाहरूलाई कुनै अधिकार दिँदैन राज्यले युवालाई पढाउँदैन हामी बुवा आमाले पढाएको बोर्डिङ स्कुलमा पढेका छौँ रिजल्ट ल्याएका छौँ र विदेशमा गएर महिनाको के अरे वर्षको तिन खर्ब रेमिटेन्स हामीले राज्यलाई पठाएको छौँ र अनि हाम्रो भरत मन्त्रीले बजेट भाषण गर्नुभएको छ यहाँ कुनै मनोरञ्जन पार्क छैन युवाहरूको हकीमा केही कुरो छैन शिक्षा स्वास्थ्य रोजगारीको कुनै संवैधानिक ग्यारेन्टी छैन अनि यो इस्युहरूमा हामीले काम गरिरहेका छौँ अनि युवाहरू हिजो माओवादी द्वन्द्वकाललाई पछि पनि युवाले यस्तो ठुलो असुरक्षाको महसुस गरे टोल टोलमा युवाहरू स्वस्फूर्त सङ्गठन बनाएर बस्यो यो हाम्रो तितो यथार्थता हो प्रत्येक काठमाडौँका टोल टोलमा युवाहरूको सङ्गठित ग्रुप छ जसले समाजलाई प्रतिरोधको लागि लागेको छ पोखरामा टोल टोलमा युवाहरूको सङ्गठित ग्रुप छ डनको अर्थ भ्रष्टाचार गर्ने डनको अर्थ टेन्डर कब्जा गर्ने डनको अर्थ चोरीको गाडी चढ्ने डनको अर्थ अपराध गर्ने त्यो खालको डनको सङ्गठन हाम्रो होइन मैले भनेको थिएँ हामीसँग धेरै डनहरू छन् हाम्रो यहाँको फत्त गुरु हुनुहुन्छ करातेको सिक्स डन हुनुहुन्छ उहाँ अहिले हामी खेलाडीको बिचमा छ हामीसँग धेरै डनहरू छन् र डनलाई तपाईँ पोजिटिभ एङ्गलले बुझ्नुहोस् र समाजको जुजारु युवाहरू भोलि नेपाल रूपान्तरणको नेपाल परिवर्तनको अभियानमा उहाँलाई लगाउनुहोस् बाटो खन्नुपर्छ भनेर युवाले खन्छ नि आज टेन्डरमा कब्जा गर्न गइरहेको युवाहरूलाई तपाईँ बाटो खन्ने अभियान लानु नहुने कसरी नयाँ नेपाल निर्माण गर्नुहुन्छ अनि युवाहरूले टेन्डर कब्जा गरिरहँदा फाइल कब्जा गरेर यहाँका चाहिँ अधिकृतहरू एकाउन्टेन्टहरू इन्जिनियरहरूले खाइरहेको टेन पर्सेन्ट फिफ्टिन पर्सेन्ट कति पनि त हामीले नदेखेको पक्ष छ नि त त्यो कुरा हामीले उजागर गर्न सकेनौँ भने अनि युवाहरूले टेन्डर कब्जा गरेको कुरा टेन्डर कब्जा गर्ने युवाहरूलाई हामीले बाटो खन्ने काममा लानेर फाइल कब्जा गरेर गडबड गरेर कर्मचारीहरूलाई हामीले कारवाही गर्ने तहमा हाम्रो मुभमेन्ट लान सकेन भने त हामी न राजस्व बढाउन सक्छौँ न हामी भ्रष्टाचार नियन्त्रण गर्न सक्छौँ न हामी नयाँ नेपाल निर्माण गर्न सक्छौँ भोलि हामीले पाँच तले गर्दा पचास तले बनाउनु पर्ने होला भोलि यो दुई ल्यान्डको बाटोलाई आठ ल्यान्डको बाटो बनाउनु पर्ने होला यहाँभित्रका अपराधलाई हामीले चाहिँ नियन्त्रण गर्नुपर्ने होला यहाँभित्रको दादागिरी गुन्डागर्दीलाई नियन्त्रण गर्नुपर्ने होला यो सबै कुरा गर्दा युवाहरूको साथ चाहिएला नि त युवाहरू निराश भयो भने युवाहरू पलायन भयो भने अहिले राजनीतिक दलको नेतृत्वप्रति युवाहरूको कस्तो निराशा छ आज किन राजनीतिक दल असफल भइरहेको छ भोलि समाजका सबै अङ्ग त्यो ढङ्गले असफल भयो भने त हामी फेलर राष्ट्र हुन्छ होला नि यो ढङ्गले मैले कुराकानी गरेँ र अट्ठाइस गतेको त्यो सभामा पेपरले बहिष्कार गर्यो त्यहाँको पत्रकार महासङ्घले समाचार बहिष्कार गर्यो म यो पनि सोध्न चाहन्छु पत्रकार महासङ्घ जस्तो मर्यादित संस्थाले न्युज बहिष्कार गर्नुहुन्छ कि हुँदैन यो पनि एउटा छलफलको विषय हो बहिष्कार गर्यो तर बहिष्कार गरेको न्युज भोलिपल्ट अर्कै ढङ्गले आयो मैले बोल्दै भनेको थिएँ नागरिक पत्रिकाले यो चाहिँ नेगेटिभ ढङ्गले लेख्छ त्यसलाई उल्टाएर बुझ्नुहोस् त्यो युवासँगको समाचार हुन्छ भनेर मैले भनेको थिएँ यो क्यासेटमा पनि त्यो छ र भोलिपल्ट त्यो समाचार आयो म अहिले पनि भन्छु विराटनगरमा मैले बोले भनेको नारीको न्युजलाई पुष्टि गर्नको लागि म नारी पत्रिकालाई चुनौती दिन्छु के छ प्रमाण होइन भने मेरो क्यासेट छ र त्यस पछाडि सम्पादक साथीहरू एक ठाउँ बस्नुभयो त्यसलाई मैले स्वागत गरेको छु अप्ठ्यारो पर्दा सपोर्ट गर्नुपर्छ तर हामीले विषयवस्तु नबुझी सत्य तथ्य नबुझी कहिलेकाहीँ गरेको सङ्गठित प्रयासले अलि अप्ठ्यारो पार्छ यो पनि तपाईँलाई विवादित विषय लाग्न सक्छ म एकचोटि धरान गएको थिएँ त्यहाँ एउटा कन्डक्टर भाइसँग सानो झगडा पऱ्यो पैसाको बारेमा हामी पन्ध्रजना थियौँ उनले अठारजना भन्छ म पन्ध्रजना हो भाइ तिनजना तिमीले बढी गर्ने हो भन्छु म पन्ध्रजनाको मैले भाडा दिएँ उसले मलाई कथामा समातेर चाहिँ मेरो टार्गेट उनीहरूले तिनजना पैसा ठग्ने भनेर हेर्नुहोस् है त्यसमा वरिपरि भएको सबै कन्ट्रोलर त्यहाँ जम्मा भएर एकदम माथि हातपात गर्ने त्यहाँ सुरु भयो यो म युथ फोर्स बन्नुभन्दा पहिलाको कुरा त्यस पछाडि त्यो ठुलो डिबेट बन्यो त्यहाँ अनि मैले त्यही कुरा सम्झेँ कि हाम्रो पेसागत मर्यादाको लागि पन्ध्रजना कि अठारजना भन्ने डिबेटमा जसरी कन्डक्टर भाइहरू एक ठाउँमा उभिए पत्रकार मासु जस्तो मर्यादित संस्था धेरै सत्य तथ्य बुझेर मात्रै उभिनुपर्छ भन्ने मेरो आग्रह हो अब यो आग्रह गर्दा फेरि <laughs> त्यो ढङ्गले समाचार नहास भन्न पनि म आग्रह गर्न चाहन्छु अब थप साथीहरूको समाचार केही छ भने क्वेसन केही छ भने मैले जवाफ दिनेछु हस्त धन्यवाद साथीहरूलाई सवाल लाई भएको जानकारी दिन चाहन्छु तपाईँले त्यो कुरा गरिराख्नु भएको छ यहाँनिर पत्रकार अरू सङ्घ संस्था पत्रिकाहरूलाई गाली गर्नुहुन्छ सबैभन्दा पहिला तपाईँको पार्टी छ माथि पार्टी त्यही माथि पार्टीको बारेमा कस्तो धारणा छैन तपाईँले गरेका काम ठिक हुन् भोल्या ठिक हुन् तपाईँले भनेका ठिक हुन् ठिक होइनन् त्यही तपाईँको माथि पार्टी बोल्दैन अनुशासन आएर र परशुराम बस्दा दुवै बस बसमाथि अनुसन्धान गरेर कारवाही गर्न के गर्नुभन्दा निर्णय निर्णयसम्म के के लेखिसकेको यो अवस्थामा तपाईँले कसरी गर्नुको साथ भन्नुहुन्छ कि म निर्दोष छु तपाईँले आफ्नै पार्टीले के गर्नु अरू आम मान्छे आम नागरिक आम नागरिक आम पत्रकार कसरी क्लियर गर्छ त्यो पार्टीभित्रको तपाईँको समस्या के हो कस्तो लाग्यो प्रश्न दिँदै जाउँ उत्तर निश्चित हो पार्टीभित्र पार्टी र युवा सङ्घको बिचमा ग्याप छ र नयाँ पुस्ता र पुरानो पुस्ताको बिचमा पनि ग्याप छ र त्यो त हाम्रो पार्टीबाट प्रकट भइरहन्छ र पार्टीका अन्तर्विरोधहरू पनि कहिलेकाहीँ प्रकट हुन्छ कोही नेतालाई कोही कार्यकर्ता मनपर्छ कसैलाई मन पर्दैन त्यो ढङ्गले प्रकट हुन्छ अब जहाँसम्म अनुशासन आयोगको कुरा छ अनुशासन आयोगको निर्णय चाहिँ त्यस्तो आपत्तिजनक छैन अनुशासन आयोगले के भन्यो भने यत्रो सार्वजनिक बहसको विषय बनिरहँदा किन पार्टी नेतृत्वले यसो बारेमा धारणा बनाइदिएको छैन आवश्यक छ भने छानबिन आयोग बनाऊ कारवाही गर्नु पऱ्यो भने कारवाही गर कि कारवाही गर कि डिफेन्स गर अनुशासन आयोगले यो लाइटबाट चाहिँ निर्णय गरेको छ अहिले एमाले न डिफेन्स गर्न सक्ने न कारवाही सक्ने खालको यो ठिक भएन भन्ने लाइटबाट लेखेको छ त्यही भएर यो बारेमा मैले त्यस्तो धेरै आपत्ति जनाएको छैन जस्तो प्रधानमन्त्रीले स्थायी कमिटीका निर्णय नमानेर जुन ढङ्गले गृहमन्त्री माओवादीले दिनुभयो गराउनु गराउनुभयो यो पनि अनुसन्धानको विषय बनाउँ भनेको छ हिजो हाम्रो चाहिँ बामदेवगढले साठीजना मान्छेहरूलाई लिएर माओवादीको आम हडताल ताका एमालेको विरुद्ध लाग्नु त्यो पनि अनुसन्धान यस्ता अनुसन्धानका विषयहरू बनाऊ भनेर के के चार पाँचवटा बुदा अनुशासन आयोगले दिएको छ त्यो मध्येमा विराटनगर घटना पनि दिएको छ त्यसलाई हामीले स्वागतै गरेका छन् पार्टीले अनुसन्धान गरोस् सत्य तथ्य देख्यो भने त म त कामभन्दा माथि कहाँ छु र म पनि कारवाही भोग्न तयारै छु नि मैले बोलिरहँदा म जिम्मेवार भएर बोलेको छु मैले यही नै जवाब दिन चाहन्छु यो बारेमा बस्ने बस्नका यसको कारवाहीको दायरामा ल्याउन युवासँगले पहल गर्नुपर्नेमा तपाईँ समस्यामा छ भन्ने प्रकारको अभिव्यक्ति दिइरहनु भएको छ ल्याउँछु भन्नुभएको छ यसलाई किन तपाईँहरू ल्याइसके त क्लियर हुन्थ्यो नि यो कुरा धेरै थिएन किन ढिलो गरिराख्नु छ क्या कानुनको दायरामा ल्याइसकेपछि त अभियुक्त आइसकेपछि ऊ दोषी हो होइन भन्ने कुरा त क्लियर हुन्छ नि किन विलम्ब गरिरहनु भएको छ यस्तै राजनीति भइरहेको छ कि भन्ने आइरहेको त्यो त सुन्नु न परशुराम बस्नेतको हकमा यो परशुराम बस्नेतको मात्रै कुरा होइन क्या परशुराम बस्नेत मात्रै हाइलाइट भयो क्या त्यसमा यो चाहिँ चौतिसजना एमाले कार्यकर्ता तिनजना थुन्नेका छन् अरू एकतिसजनाले झुटो मुद्दा खेपेका छन् र आज एउटा साथीले त साइकेटिकको औषध खाएर अस्तिबाट म पनि त भन्ने जानकारी गरौँ त्यो खालको टचरको बिचमा मान्छेहरू छन् र हाम्रो भनाइ चाहिँ के हो भने प्रहरीको एसएसपीको छानबिन आयोगले त्यो कुरा पुष्टि गरेको छैन घटनामा संलग्न छैन सबै कल डिटेल्समा परशुराम बस्ने त रोहित कोइराला र मनोज राईको बिचमा पनि फोन सम्पर्क भएको छैन अठार गते घटना त परशुराम बस्ने सर्वपक्ष यस्तै अहिले हाम्रो गएर जस्तै एउटा बैठकमा हुनुहुन्छ बाइस गते घटना घटिरहँदा युथ फोर्सको स्थापना दिवस मनाइरहनु भएको छ परशुराम बस्नेतले भनेपछि उहाँलाई फसाउन खोजियो भन्ने हाम्रो फिलिङ हो हामीले आग्रह गऱ्यौँ प्रहरीसँग आग्रह गऱ्यौँ सबैसँग गऱ्यौँ उहाँहरूभित्र यो कुरा एकदम ठिक हो तर तर के गर्नु हाम्रो प्रेसर छ भन्नुहुन्छ हामीले पत्रकार महासङ्घसँग आग्रह गऱ्यौँ हामी जानी नजानी यसमा फसिहाल्यौँ यो ढङ्ग यसरी युगोको विषय बन्ला भन्ने हामीलाई लागेको थिएन ठिकै छ हामी मिलाएर जाउँ यो धेरै ठुलो घटना होइन भन्नुहुन्छ मैले भनेँ पत्रकार महासङ्घलाई युवासँगले को को को को माथि गऱ्यो त सारा पत्रकारहरूलाई आक्रमण गर्ने युवासँग भने ढङ्ग त नगर्नु यहाँ त हामी माथि अन्याय हुन्छ भने मैले को को पत्रकार मरे को को पत्रकारमाथि हत्या गर्यो को कसलाई आक्रमण गर्यो को कोलाई गम्भीर ढङ्गले क्षति गर्यो आज किशोर बुढाजीको समाचार कतिको प्रायोरिटीमा पाइरहेछ हिजोको नागरिक पनि हेरेँ मैले आज हेर्न पाएको छैन कोही काहीँ पनि देखिनँ मैले किशोरजीको समाचार यो छन् यो छानबिन गर्नुहोस् न युवासँग भागमा जति त्यति दोष दिनु न हामी लिन्छौँ मनोज रोहितको समानता र युवासँग सन्दा भन्ने हो भने पनि त्यही एउटा ब्यागहरूमा त हाम्रो काहीँ सन्दा छैन नि त हामीले तिनीहरूलाई त बुझाइरहेछौँ त नि आज उमा सिंहका हत्याराहरू के भइरहेछन् आज धेरै पत्रकार साथीहरूको बारेमा त अन्याय परिरहेको छ नि त न्याय पाइरहेको छैन नि त उहाँको बारेमा महासङ्घले कतिको भूमिका खेल्यो मिडियाहरूले कतिको भूमिका खेल्यो ठिक छ हाम्रो सङ्गठन हाम्रो संस्था हामीसँग युवा छ हामीले पनि तपाईँलाई आग्रह गरौँ हामी साथ दिन्छौँ नि त्यस्तो विषयमा हाम्रो काहीँ केही छ गर्नुपर्ने छ भने त हामी पनि साथ दिन्छौँ त्यो ढङ्गले मैले बोलेको थिएँ अब एउटै व्यक्तिलाई दुई दुईवटा मुद्दा एउटै केसमा दुई दुईवटा मुद्दा एकदम अन्यायपूर्ण ढङ्गले हाम्रो मुद्दा हालेको छ अब अदालतले जारी गरेको म्याचभित्र हामी बुझाउँछौँ प्रहरीको अनुसन्धानमाथि हामीलाई क्वेसन भएर हामीले प्रहरीका नबुझाएका हौँ दुईजना साथीलाई बुझाएका छौँ फेरि कोही नबुझाएको भने पनि नलाओस् है तिनजना नामै टिप्नु होला मुकेश बुढाथोकी रोहित कोइराला मनोज राईलाई बुझाएका छौँ र पूर्वपक्षको लागि थुनामा समेत राखेका छौँ राखेका छ नि त त्यो भोलि अदालतले ठिक बेठी फैसला गर्ला तर परशुराम बस्नेतलाई हामी अदालतको भाकाभित्र परशुराम बस्नेत मात्रै होइन परशुराम सहित थप एकतिसजना साथीहरू जसलाई मुद्दा लागेको छ हामी अदालतको भाकाभित्र बुझाउँछौँ होइन यस्तो तपाईँको के हो भने प्रेस स्वतन्त्रता भनेको के हो छलफल भनेपछि है मलाई लाग्छ प्रेस स्वतन्त्र भनेको नागरिक स्वतन्त्रताको एउटा अंश हो प्रेस स्वतन्त्रताको अंश त नागरिक स्वतन्त्र होइन प्रेस स्वतन्त्रभित्र हाम्रो स्वतन्त्र पनि पर्छ प्रेस स्वतन्त्र भनेको निश्चित प्रेसहरूको मात्रै स्वतन्त्र आम जनताको स्वतन्त्रता हो हिजो पञ्चायतमा प्रेसमाथि प्रतिबन्ध लगाउँदा आम स्वतन्त्र आम जनताको सहित प्रेस स्वतन्त्रसहित जोडेर आन्दोलन राजनीतिक दलहरूले गरे नि हिजो साहित्यमा प्रेसमाथि प्रतिबन्ध लगाउने प्रयत्न गरिँदा धेरै एफएमहरूले समाचार भन्न छोड्दा धेरै कुरा मोबाइलहरूको चाहिँ लाइन काटिँदा टावर बन्द हुँदा हामीले सङ्घर्ष गऱ्यौँ त्यही भएर प्रेस स्वतन्त्रताको हकमा हाम्रो भूमिका चाहिँ काहीँ न काहीँ हामीले सङ्घर्ष गरेका छौँ जेल परेका छौँ यो कुरा पनि हामीले बुझिदिनुपर्छ एउटा कुरा दोस्रो कुरा प्रेसमाथि हामीले अन्याय पर्दा चाहिँ हामी सबै एक ठाउँमा उभिएका छौँ अनि एउटा प्रेसले हामीमाथि अन्याय गर्दा चाहिँ किन हामी एक ठाउँमा उभिन सक्दैनौँ महेश बस्नेतलाई गिरफ्तार गर भनेर नागरिक पत्रिका लेख्नु मिठेक मिल्दैन मेरो फोटोसहित हेर्नुहोस् तपाईँ असार दुई गतिको नागरिक एक दिनमा किराना ढकालको प्रकरणलाई जोडेर एघारवटा समाचार नागरिक पत्रिकामा आएका छन् त्यो त सबै हामीले राखेका छौँ नि भोलि कानुनी उपचार खोज्न हामी जान्छौँ नि त सबै हामीसँग छ नि सुरक्षित एउटा घटनामा एउटा सङ्गठनलाई एघारवटा समाचार सम्पादकीय छ लेख छ न्युज दुई तिनवटा छ जनमत भनेर लेखा छ यो ढङ्गले लेख्न सकिसकिँदैन अर्को एक दुईवटा प्रश्न ल अझ छलफल गरौँ अझै अहिले प्रधानमन्त्री बन्ने मेरो छ बाबुराम भट्टराई शेरबहादुर देउवा भन्ने छ म कसैको पक्षमा छैन राष्ट्रिय सहमति बन्न जोसुकै होस् तर एउटा मिडियाले के लेख्थ्यो भने बाबुरामको पक्षमा उनानब्बे प्रतिशत शेरबहादुर देउवामा एघार पर्सेन्ट जनमत छ भन्यो ल छलफल गर्नुहोस् त मिडियाले त्यस्ता जनमत ल्याउनु मिल्छ तपाईँको कमसेकम के भन्छ यसलाई यो स्याम्पलिङ स्याम्पलिङ डाटा गर्न पनि टेन पर्सेन्ट त्यहाँका चाहिँ मान्छेहरूको सहभागिता हुनुपर्छ नि टेन पर्सेन्ट मतदाताको सहभागिता हो कि जनताको सहभागिता हो कि अनि न्युज के अरे एफएमको आधारमा हुन्छ एफएममा त मैले पचासजना मान्छेलाई ल पचास पचासवटा एफएम गर्ने भने त पच्चिस सय एफएम के अरे उयो के अरे मोबाइलबाट एसएमएस जान्छ नि हो यस्ता गम्भीर कुराहरू संवेदनशील कुराहरूको बारेमा हामी छलफल गरौँ भन्ने हो र मलाई चाहिँ त्यो राम्रो ज्ञान नजान्नु होला कृपया म त एउटा किसानको छोरो अहिले पनि घरमा गाई पाला यार असारमा चाहिँ कोठाली बोकेर खेतमा जान्छु होइन एकदम मेरो छवि जियो त्योभन्दा एकदम के के नभयो भने त्यो पनि पर्याप्त होला त्यो नगरिदिनु होला म त मिल्ने साथीहरू भन्नुहुन्छ म यस्तो रक्सी खान्न म हतपति ठुल्ठुला रेस्टुरेन्ट जान्न मलाई कसैले डाक्यो भने पनि अप्ठ्यारो लाग्छ किनभने एकरो खाएर त हुँदैन भोलि आफूले पाउनु सकिँदैन होइन हिँड्दाखेरि तेल हाल्दो साथी भनेर हिँड्नुपर्ने स्थिति छ होइन त्यो पनि छानबिन गरौँ महेश बस्नुको छवि त्यो ढङ्गले विकास भइरहेछ आर्थिक यसले बदमासी गरिरहेछ कि भन्ने काहीँ कतै क्वेसन छ भने त्यो पनि राज्यले छानेको नि त म त एकदम तयार छु नि मेरो अवैधानिक ढङ्गले काहीँ कमायो कि भन्ने शङ्का छ भने पनि गरोस् म त किनभने म आफैमाथि यस्तो प्रश्न छ भने त मैले यस्ता ठुल्ठुला कुरा गर्दा आयो त त्यो नौटङ्की जस्तो हुन्छ होइन त्यही भएर म नौटङ्कीमा विश्वास गर्दिनँ त्यो पनि छानबिन गरोस् भन्ने मेरो चाहिँ अनुरोध छ राज्यलाई त्यस्तो छ भने मेरो एउटा प्रश्न जस्तो तपाईँले चाहिँ राज्यलाई चुनौती दिँदै मसँग पशुराम सर मलाई सक्सेस हुने गिरफ्तार गर भनेर पनि भन्नुभयो त्यसरी च्यालेन्ज दिएको अवस्था थियो अनि तपाईँलाई गिरफ्तार गर्दाखेरि तोडफोड बन्द हडतालदेखि ठुलो आतङ्क पनि मात्रै यसबारेमा तपाईँ के भन्नुहुन्छ अब यसलाई दुईवटा एङ्गलले हेर्नुपर्छ यसलाई राज्यलाई चुनौ चुनौती दिएको भन्ने एङ्गलबाट पनि हेर्न सकियो यसलाई कार्यकर्तालाई संरक्षण गरेको भन्ने एङ्गलबाट पनि हेर्न सकियो अब महेश बस्नेतले कार्यकर्ताको मात्रै संरक्षण गरेको छैन महेश बस्नेतले अपहरणमा परेका धेरै मान्छेहरूलाई मुक्ति दिलाएको छ यही पोखराको दुईवटा चेलीलाई अपहरण गरे र सुन्दाराको होटलमा म आफै पोखरा आएको बेला चाहिँ हाम्रो साथीहरूलाई पहिचान गरेर हामी सुन्दारा होटलबाट दुईजना बहिनीहरूलाई ल्याएर यहीँ गिरफ्तार बुझायौँ महेश बस्नेतले अपराधीहरूलाई पनि त च्यालेन्ज गर्यो नि त रिज महेश बस्नेतले माओवादीबाट पीडित धेरै मान्छेहरूको पक्षमा बोल्यो धेरै उद्योगपतिहरूले उद्योग गर्न नसकिरहेको बेलामा धेरै पत्रकारहरूलाई धम्की आइरहेको बेलामा तिस ती साथीहरूलाई पनि हामीले च्यालेन्ज गरेका छौँ राज्यले धेरै अन्याय गरेको बेलामा च्यालेन्ज गरेका छौँ त्यही भएर यो चाहिँ राज्यले च्यालेन्ज गरेको भन्दा पनि कार्यकर्तालाई संरक्षण गरेको तहमा बुद्धिनलाई म अनुरोध गर्छु परशुराम बस्नेत दोषी ठहरेको खण्डमा राज्यका अनुसारका कानुन विधिहरूले मान्दैन भनेका छैनौँ र अदालतमा बुझाउने कुरा राज्य र कानुनलाई च्यालेन्ज गरेको भन्न मिल्दैन प्रहरीप्रतिको हाम्रो अविश्वास भइरहेको अवस्थामा गृहमन्त्रीले हाम्रा विरुद्ध अभियान चलाएको भन्ने हामीले शङ्का लागिरहेको बेलामा हामीले अदालतलाई फेस गर्छु भनेका छौँ त्यसो भएको हुनाले यसलाई राज्यलाई च्यालेन्ज गर्यो भन्ने अर्थमा नबुझिदिनको लागि म अनुरोध गर्छु भोलि हामी सबैलाई अप्ठ्यारो पर्दा युवा सङ्घले चाहिँ त्यो खालको सपोर्ट गर्छ कार्यकर्ता मात्रै होइन अरू साथीहरूलाई पनि गर्छ अघि युनिटीसँग जोड्नु पऱ्यो नागरिक र युनिटीको सम्बन्धमा करोडौँको कारोबारमा कुरा मिलेन भने त्यो चाहिँ के अलिकति बुझाउनुहोस् न एउटा सरकारले चाहिँ त्यसलाई अवैधभन्दा बन्द गरिसकेको अवस्थामा मैले युवा चाहिँ किन त्यो कुरासँग जोड्नु पर्यो होइन होइन मैले प्रसङ्गमा भने त्यो मैले जोड्न खोजेको भन्दा पनि युनिटीका मान्छेहरूले मलाई फोन गर्नुभयो जब त्यो यो नारीको न्युज बाहिर आयो त्यस पछाडि अब नारीसँगको हाम्रो पनि यस्तो यस्तो कारोबार थियो त्यो कुरा भनिदिनु पऱ्यो भन्नुभयो मैले अब युवा यो कुरा भन्दा असहयोग देखिन्छ रिसिपी साँधे जस्तो देखिन्छ तपाईँ आफैले कसरी पत्रकार सम्मेलन गरेर राख्नुहोस् कुरा के हो भन्दा नागरिकले दुई करोड मागेको थियो हामीले दिन सकेनौँ त्यस पछाडि चाहिँ हामीलाई त्यो ढङ्गले नागरिकले चाहिँ खेल्यो त्यस पछाडि सरकारले हाम्रो विरुद्ध मुद्दा हाल्यो सरकारका मन्त्रीहरूले पनि हामीलाई निश्चित रकम मागेका थिए त्यो पनि दिन सकेनौँ त्यो उहाँहरूको कुरा हो त्यो थाहा छैन के हो उहाँहरूले त्यो ढङ्गले भनिरहनु भएको छ सायद एक दुई दिनभित्र उहाँले बाहिर त्यो त मैले भने त आज युवासँग आफूलाई पीडा भएको महसुस गरेका मान्छेहरूले खोज्ने सङ्गठन भएको छ युनिटीले पनि खोज्यो अब उसलाई पनि तर्क होला नि त सरकारले अवैधानिक भनेको चाहिँ उसले वैधानिक भन्ने तर्क चाहिँ हाम्रो करोडौँ पैसा डुब्यो हाम्रा ठुल्ठुला हस्पिटल बन्द भए हामीले थोरै कुरा चाहिँ सरकारले हाम्रो कुरा बुझ्दै गयो यो हामी सामाजिक परिवर्तन गर्छौँ भन्ने उहाँहरूको कुरा छ नि त त्यो पनि त अब अदालतमा विषय सकेर अदालतले सुन्छ होला त्यही भएर अब अहिले मुद्दा चलिरहेको विषयमा एकदम यो चाहिँ बेठिक यो चाहिँ ठिक भन्ने ठाउँमा चाहिँ म छैन र अब अहिलेको राज्य सङ्क्रमणकालीन अवस्थाका कारणले पैसाका कारणले पावरका कारण विविध कारणले राज्य प्रभावित छ भन्ने कुरा चाहिँ देखिन्छ अब युनिटीको सन्दर्भमा ठिक या बेठिक भन्ने ठाउँमा चाहिँ म छैन तपाईँले अघिल्लोचोटि यही हलमा प्रेस मिटमा भन्नुभएको थियो अबको युवा सङ्घले भ्रष्टाचारी र कारा बजारीलाई नियन्त्रण काम गर्छ भनेर ठुलो प्रतिबद्धता जनाउनु भयो हामी सबैले हेडलाइन बनायौँ त्यसलाई आजका दिनसम्म त्यसको प्रगति विवरण सुनाउन त्यो त यहाँ प्रेस मिट गर्दा साथ हामी काठमाडौँ गएर दुई चारवटा काम सुरु गऱ्यौँ हेर्नुहोस् हामीले एउटा कुन ग्यास बाबा ग्यास बाबा ग्यास भन्ने ग्यासले चाहिँ एकदम कम हाल्छ भनेर त्यो क्वालिटी छैन भन्ने कुरा आएर प्रहरीलाई लिएर गएर त्यो बाबा ग्यासलाई हामीले त्यहाँ गऱ्यौँ त्यस पछाडि एउटा कुन स्टिल कुन स्टिल नाम मैले बिर्सेँ अहिले त्यो स्टिलको पनि क्वालिटी छैन एकदम नक्कली त्यो टाक्छ भनेर पनि हामीले गऱ्यौँ त्यस पछाडि केही केही पेट्रोल पम्पहरूमै गयौँ अब विडम्बना है चेम्बर अफ कमर्स अनि यो के अरे उद्योग वाणिज्य सङ्घ यस्तोले एक ठाउँमा आइदियो यो युवा सङ्घ चाहिँ अर्को राज्य हो यसले यस्तो गर्ने यस्तोले आयो कि मलाई त्यतिखेर पनि फेरि पार्टीले कारवाही गर्दा पनि डर भयो हेर्नुहोस् <laughs> प्रतिबन्ध लगाइदियो यो विषयमा तपाईँले केही नगर्नुहोस् भनेर त्यो उपभोक्ता महासङ्घले चाहिँ हाम्रो सपोर्टमा आयो ज्योति बानीहरू त्यो स्टिल सिस्टिल सारा मिलेर हाम्रो विरुद्ध यस्तो अभियान चलायो कि त्यो पनि बहुत जटिल विषय छ है यो हामीले जे नयाँ नेपाल निर्माण गर्छौँ भन्ने कुरा छ नि बहुत जटिल विषय छ हामीले एकदम उत्साहका साथ उमङ्गका साथ मैदानमा जानुपर्छ त्यसो हुँदा हामी दुई चारजना मर्न तयार हुनुपर्छ है म यस वर्ष चाहिँ मर्न तयार भएर आएको म नेता हुन हिरो हुन अथवा चाहिँ मेरो इमेज मात्रै बनाउन आएको होइन मेरो इमेज ड्यामेज होस् तर सिङ्गो नेपालको इमेजको अगाडि मेरो इमेज चाहिँ मलाई लोक छैन यो घटनामा पनि मेरो इमेज घट्यो तपाईँले के गरे भन्ने ढङ्गले कुराहरू गगनजीको जस्तो बनाउनुहोस् न नि भन्नुभयो मलाई गगनजीको त म फ्यानै हो एउटा चाहिँ नि सभासदले चाहिँ भाँडा माझेर सभासद भन्ने कुरा चाहिँ एकदम उडाएर समाचार बनाउँछ त्यो सभासदको बेजत गर्छ अनि गगनजीले मासु पसल थापा पनि समाचार बन्छ यो पनि फेरि नेपालको मिडियाको यो छलफलको विषय छ एउटा सांसदले मासु पसल थाप चाहिँ एकदम प्रेरणाको स्रोत भन्ने ढङ्गले लेख्छ अर्को सभासद कमलरी बनेर भाँडा माझेर आफ्नो योग्यता देखाएर सभासद बन्छन् भने त्यो चाहिँ हे यो चाहिँ एकदम बेथिक भयो भन्ने ढङ्गले पनि छाप्छ त्यही भएर यो पनि एउटा विषय छ यद्यपि म फेरि पनि भन्न चाहन्छु म आफ्नो इमेजको लागि पोलिटिक्समा लागेको होइन त्यसो गरेर त म दुई चारजना प्रयोग सरह गर्थेँ होला दुई चार लाख लिन्थेँ होला मेरो सरकार भएको बेला दुई चारजना जिम बनाइदिन्थेँ होला आठ दस लाख लिन्थेँ होला युवासँग पनि चल्थ्यो हाम्रो दुई चारवटा गाडी पनि हामीसँग हुन्थ्यो होला तालपर यसो टाउको कनाएर राज्य भयो मन्त्री अहिले पाउँथ्यो होला होइन त्यो चाहिँ म चाहन्न म चाहिँ नेपालको राजनीतिको यो सेड्युललाई फरक ढङ्गले लान चाहन्छु मेरो इमेजभन्दा जनताको इमेज ठुलो भन्ने मलाई लाग्छ र अहिले मलाई जुन क्षणिक इमेज मेरो लागेको माथि प्रश्न उठेको छ यो मेटिन्छ हेर्नुहोस् यो एक महिना पनि रहँदैन र आज मेरो सिडी मान्छेले खोजिरहेको छ धेरै ठाउँबाट फोन चाहिँ छ सिडी हामी यहाँ कपी गर्नु भएको छैनौँ भनेपछि आज कुनै पेपरको विकल्प त खोजिरहेको छ नि त मान्छेले नारीको समाचार के हो त हामी सत्य तथ्य पत्ता लगाउँछौँ भन्दा भनेपछि पेपरको विकल्प खोज्न चाहिँ दिनु हुँदैन है पेपरको समाचार हन्ड्रेड पर्सेन्ट त म भन्दिनँ हेर्नु त्यो त काहीँ पनि सत्य हुँदैन कमसेकम सेभेन्टी पर्सेन्ट चाहिँ सत्य समाचार हामीले दिनुपर्छ हन्ड्रेडमा हन्ड्रेड त सम्भवै हुँदैन त्यो त काहीँ पनि हुँदैन कमसेकम सेभेन्टी पर्सेन्ट चाहिँ समाचार सत्य दिनुपर्छ मेरो यही आग्रह होइन यही हो नि हिसाब किताब हिसाब किताब भनेको यो गणित हिसाब क्यालकुलेटर हिसाब हजुर हाम्रा तपाईँ एकै दिनमा एघारवटा न्युज आए ती हामीले प्रमाणको राखेका छौँ भन्नु पनि अनि विराटनगरमा पनि पत्रकारहरूले कसले के लेखी एक महिना दुई महिना छ महिना हामीले पेपरमा पढेको है तपाईँको अनि त्यही पेपरको आधारमा हामीले सोधे भन्नुभयो अब त्यो चाहिँ के हुने हो होइन सबै होइन नारीको त मैले भने त जुन दिन यो यो मुलुकमा कानुन बन्छ नि प्रेस सम्बन्धी त्यतिखेर त नारीको विरुद्ध हामी उजुरी हाल्छौँ त भने त मैले अहिले पनि जब परशुराम बसन्त हामी अदालतमा लैजान्छौँ उनले सफाइ पाउँछौँ त्यसपछि हामी जान्छौँ अहिले जाँदा नैतिक बल सपोर्ट हामीतिर नहुन सक्छ किनभने त्यो ढङ्गको समाचार बाहिर गएको छ र हामी यसलाई जान्छौँ यो त कहाँ छोड्छौँ हामी हिसाब किताब भने यही हो अरू हिसाब किताब त के हुन्छ र अहिले पनि त नारीको बारेमा जे जे कुरा मैले बोलेँ यहाँ त्यो पनि त तपाईँलाई धेरै थाहा नभएको साथीहरूले क्लियर भयो नि त जब हाम्रो हाम्रो नेगेटिभ पाटो अथवा हाम्रो सबै पाटोको बारेमा एउटा पेपरले छलफल चलाउँछ भने उसको बारेमा पनि हामी छलफल चलाइरहेको छौँ नि त कतिपय कुराहरू मान्छेले थाहा नभएको कुरा थाहा भइरहेछ तपाईँको भित्री खेलो थापेलाई चाहिँ त्यो यस्ता यस्ता कुराहरू अझ आउँदै जाला उजागर हुँदै जाला यही हो नि एउटा राजनीतिक सङ्गठनले गर्ने हिसाब किताब अरू के हुन्छ त्यो चाहिँ गलत त्यो चाहिँ गलत हो त्यो चाहिँ गलत हो आशय फरक थियो आशय टुरिस्ट भयो समाचार टुरिस्ट भयो भन्ने तपाईँको दाबी हो कि सिडी त एडिट गरेर जस्तो पनि भन्छ जस्तो पनि आइसक्यो बेलाको सिडी पनि छ नि तपाईँले बनाएको ठाउँ अर्को सिडी पनि होला ठिक सबै खालका सिडीहरू सुन्नु पऱ्यो ती सबै खालका सिडी राखेर हेर्नु सकिन्छ सिडीहरू सुन्नु पऱ्यो होइन अब यहाँ चाहिँ अब जुन कुरा पनि सयपटक चाहिँ बन्यो भने सत्य हुन्छ भन्ने दर्शनमा पनि तपाईँहरू आधारित हुनुहुन्छ है त्यसले पनि अलिकति तपाईँहरू प्रभावित भएर पनि यो सिडी अभियान चलाउनु भएको होला यति धेरै जरुरी थिएन कि होइन किनभने एक ठाउँ बोल्नुभयो नेपाली धेरै ठाउँ बोल्नुहुन्छ तपाईँ अब कति ठाउँका कतिवटा पत्रिका छन् कतिले ट्विस्ट गर्लान् कतिवटा सिडी बनाएर तपाईँ ठाउँमा हुन्छ तपाईँ होइन भर्खर यो युवा हुनुहुन्छ पछि धेरै भविष्यमा अरू पनि ठाउँमा होला त्यसरी यो सिडी अभियान भनेको चाहिँ अब यो एकपटक चाहिँ एउटा कुरा अघि भनिहाल्यो सयपटक भनेर सत्य हुन्छ भन्ने दर्शनमा त्यतातिरको तपाईँहरू प्रभावित भयो त्यो सिडी बोल्दै हिँड्नु भएको छ कि यो सिडी तपाईँको सुन्ने बित्तिकै हामीले त अर्को सिडी पनि सुन्नु पऱ्यो नागरिकसँग होला या चाहिँ विराटनगर मान्छेसँग होला होइन मैले यहाँनिर फोकस गरेको हो भने तपाईँले उठाएको कुरा चाहिँ बोल्दै बोलेको होइन मैले नागरिक नारायण नागरिक जेल हाल्छु भनेकै छैन भन्ने तपाईँको दाबी हो कि होइन म चाहिँ अरूसँग पत्रकारहरूसँग हिसाब किताब गर्छु बोलेकै छैन भन्ने हो या आशय गलत भयो भन्ने हो तपाईँको कहाँनिर हो कि तपाईँको ग्राउन्ड चाहिँ कहाँनिर हो तपाईँले भन्नुभयो अर्को विराटनगरमा हिसाब किताब छ अरू पत्रकारसँग पनि भन्नु भन्नुभयो पोखरा आउनु भएको छ यहाँ पनि छन् कि अरू सहरका पत्रकारहरूको हिसाब राख्नु भएको छ कि अब यो हिसाब किताब भन्ने शब्द अलि अलिक नमिठो शब्द गरेर गएर <laughs> अवस्था अर्थ लाग्ने यो ग्लोबल शैलीको कुरा गर्नु पनि तपाईँले यो चाहिँ हिटलरको प्रचार मन्त्री हो क्या त्यो ग्लोबल भन्ने उसले उसको शैली हो यो शैली चाहिँ हामीले <laughs> उपयोग गरेर भन्दा पनि नायकले गर्यो भन्ने लाग्छ नायकले यदि समाज साथी मैले बिसौँ हजार पाठकले एकै हेर्ने भयो त्यसलाई कभर गरेर एफएमले भन्नुभयो लाखौँ जनताको बिचमा जाने हो अब यो हाम्रो सिटी त बिचरा कतिजनाले हेर्छन् र होइन र यो समा यो सिडी सम्पादन गरेको छ कि भन्ने कुरा छ तपाईँले हेर्नुहोस् त्यो पनि थाहा हुन्छ सम्पादन गरेर नगरेर थाहा भइहाल्छ यो सिलसिलाबद्ध अन्त्य समय छ र हिसाब किताबको कुरा भन्नुभयो हो यही प्रश्न हो मेरो चाहिँ किन विराटनगरमा मात्रै समस्या छ अन्त किन समस्या छैन तपाईँले जे प्रश्न मलाई गर्नु यही प्रश्न मेरो पनि हो युवासँग त्यस्तै हो भने त देशभरि समस्या हुनु पर्थ्यो नि त किन पोखरामा समस्या छैन किन काठमाडौँमा समस्या छैन किन महेन्द्रनगरमा समस्या छैन युवा सङ्घ त नेमेकी विवास भक्तपुरमा मात्र भएको सङ्गठन होइन अथवा बाजुङमा मात्र भएको चित्रबादाको सङ्गठन जस्तो होइन यसो त ताप्लेजुङमा पनि छ झापामा पनि छ दार्चुलामा पनि छ महेन्द्रनगरमा पनि छ वीरगञ्जमा पनि छ काठमाडौँमा पनि छ जहाँ त यसो सङ्गठन छ किन चौहत्तर जिल्लामा समस्या छैन किन विराटनगरमा पनि समस्या छैन हो यो चाहिँ अध्ययनको विषय हो तपाईँ हामी सबै मिलेर अध्ययन गरौँ र जहाँसम्म नागरिक पत्रिकाको मैले भनेको छु मैले त म भने छैन भने नि त नारी पत्रिकाले यही तर्कको आधारमा बन्द गर्नुपर्छ मैले त बेलायतको न्युज अफ द वर्ल्डको उदाहरण दिँदै भनेको छु नि र त्यतिखेर नारी पत्रिका बन्द भयो भने जेल चाहिँ महेश बस्ने जान्छ कि परशुराम बस्ने जान्छ कि नारायण वाग्ले जान्छ बोलेको छु नि त मैले यो त मैले बोलेको छैन कहाँ भनेको छु त यो त यही सिडीमै चाहिँ मैले ढाँटेर कहाँ ढाँटिन्छ बोलेको छु मैले त्यो कुरा र जहाँसम्म प्रहरीको हकमा चाहिँ घुमाइयो भन्ने हो मेरो प्रहरीको त्यहाँभित्र यो समस्या छ यो अप्ठ्यारा छन् त्यो त्यो अवैध सम्पत्तिले चाहिँ श्रीमती गएको नाममा कहाँ कहाँ जग्गा घर किन्नु भएको छ छोरी कहाँ कहाँ पढाउनु भएको छ भन्ने लाइटबाट मैले बोलेको थिएँ अब यहाँ कुन लाइटबाट आयो भने चाहिँ यो पर्साम यो बुढाटनगर घटनाको विरुद्ध लाग्ने प्रहरीको एक एक हिसाब किताब छ सबलाई चाहिँ अपहरण गरिन्छ कुटिन्छ मारिन्छ भन्ने अर्थ लाग्ने ढङ्गले आयो क्या त्यहाँ चाहिँ ट्विस्ट गरियो नागरिक पत्रिकामा त मैले बोलेकै हो त्यो नबोले म भन्दिनँ र युवासँग डनहरूको सङ्गठन भनेको कुरा चाहिँ मैले अघि पनि भनेँ डनको परिभाषा के हो खेलाडीहरूको डन डन भनेको तपाईँ पोजिटिभ एङ्गलबाट हेर्नुहुन्छ भने त्यस्तो भन्दा पनि हामीलाई आपत्ति छैन भने अब ठिक छ म सच्याउँला डन भन्दा समाजमा अलिक नकारात्मक प्रभाव गर्छ भन्ने कुरा मैले अहिले बुझेँ नत्र त्यही धेरै मैले बुझे पनि थिइनँ तर युवासँग एउटा रहलाग्दो भरलाग्दो डरलाग्दो सङ्गठन हो युवासँगलाई अँधारा कुनामा षड्यन्त्र गरेर कसैले आक्रमण गर्न खोज्छ भने यसले प्रतिरोध गर्छ चाहिँ भनेको हो मैले र मैले बोलेको कुरा चाहिँ यही नै हो तपाईँले त जिम्मेवार मान्छे नेता जस्तो मान्छे अब सामान्य सामान्य कुराहरूलाई लिएर त्यो इस्यु बनाउँदै सम्बोधन गरेर हिँड्ने एउटा चाहिँ एउटा कमजोर सुझाव तपाईँलाई एउटा चाहिँ अब पत्रकारले के लेख्यो यो गरेर फोन बन्द गर्छ ढिसाना बन्द गर्छ त्यो चाहिँ तपाईँको नेता कसले सुहाउने कुरा होइन त्यो गरेर इस्यु भने हो तपाईँले बोल्यायो भने नबोल्यायो भने अर्को कुरा चाहिँ अब तपाईँले त्यो मान्छे तपाईँ आफैले पेपरले प्रुफ दिनुपर्छ भनेर तपाईँले भनिरहनु भएको छ अर्को कुरा सामान्यको युनिटीको एकजना मान्छेले तपाईँलाई फोन गरेर उसले मसँग दुई करोड मागेको छ तपाईँले भनिदिनुहोस् भनौँ भन्यो भन्दैमा तपाईँले आम मिडियामा तपाईँले यहाँ प्रेस मिडिया मात्रै भन्नुभएको छैन सञ्चार माध्यमबाट भनिदिनु भएको छ नागरिक पत्रिकाले करोड माया थियो अरे त्यो भएर लेख्यो अरे त्यो भुलेन आउला यो कुरा चाहिँ तपाईँ आफूलाई एउटा प्रेस एउटा पत्रकार सामान्य लेभलको एउटा मान्छेले न्युज सोच चाहिन्छ भन्नुहुन्छ भने तपाईँ न्युज मेकर हु तपाईँ पनि सोच भएर बोल्न परेन भयो प्रुफ नभएको कुरा प्रमाणित नभएको कुरा दुई करोडमा आयो नागरिकले भन्दै मिडियामा भन्दै हिँड्दै युनाइटेडका साथीहरूले भोलि पर्सि नै प्रेस मिट ठिक छ मैले भने नि त मेरो बारेमा पनि छानबिन गर र म ठुलो नेता होइन है साथी म एकदम सानो नेता हो म ठुलो नेतासँग मेरो कुनै सम्बन्ध छैन मेरो यी कार्यकर्ता साथीहरूसँग नेता सम्बन्ध छ र म सानो मान्छेको सानो कुरा उठाउनुपर्छ भन्छु म चाहिँ नेपाल बनाउनु ठुला कुरा नेपाल बनाउनु सानो सानो कुरा गर्नुपर्छ भन्ने मान्यता राख्छु जब हामी माथि सुनौ न हामी माथि अनावश्यक विविध खालको प्रश्न उठिसकेपछि जसले हामीमाथि प्रश्न उठाएको थियो उमाथि पनि यी प्रश्नहरू छन् है भनेर त हामीले भन्नु पऱ्यो नि मलाई दुख्छ भने थाहा पाउनु पऱ्यो नि तपाईँलाई भने त्यो चाहिँ यस्तो हुन्छ त्यो दुईवटा कुरा हुन्छ क्या त्यो दोहोरो हुन्छ एउटा कुरा अर्को कुरा आन्दोलन र लडाइँ हुन्छ नि अहिले नागरिकले हामीसँग लडाइँको घोषणा गर्छ बरु शत्रु घोषणा गर्यो एमाले युवा नारायणजीले माइती घरमा अहिले हामी लडाइँको मैदानमा छौँ लडाइँको मैदानमा पुलिसको हातमा लाठी हुन्छ अनि जनताको हातमा चाहिँ ढुङ्गा हुन्छ हेर्नुहोस् है पुलिसले लाठी हान्नुपर्छ भन्ने कुरो कुनै कानुनले ल्याएको छ त छैन नि हान्ने हाल्छ खुट्टा भाँचिहाल्छ टाउको हाल्छ ड्याङ्की ड्याङ हान्छ र त्यहाँ कानुन त्यहाँ लागु हुँदैन नेपालको कुनै कानुनले लेखाएको छैन कि पुलिसले लाठी हान्न पाउँछ पुलिसले अश्रु ग्यास हान्न पाउँछ पुलिसले गोली चलाउनु पाउँछ भन्ने लेखा हुँदैन जब आन्दोलन हुन्छ नि त्यतिखेर पुलिसले लाठी हान्नुहुन्छ के हुन्छ घाइते भएर हामी धेरैचोटि उपचार गरेका छौँ अनि जब आन्दोलन हुन्छ कार्यकर्ताहरू पनि ढुङ्गा हान्ने कुरा त कहीँ लेखा हुँदैन नीतिमा विधानमा तर ढुङ्गा चाहिँ हेर्नुहोस् पुलिस पनि घाइते हुन्छ त्यही भएर अहिले चाहिँ तपाईँ के थाहा ठान्नुहुन्छ भने नागरिक र हामी बिचको अलिकति नजानेको लडाइँ भइरहेको छ क्या यो लडाइँ त टुङ्गिनु पऱ्यो त्यो समाचारबाट टुङ्गिने हो कि विधिबाट टुङ्गिने हो कि होइन हामीले पहल गरेका छौँ उहाँले पनि पहल गर्नु पऱ्यो उहाँ चाहिँ एकदम हामी बस्तीमा के कसो हामी देखाइदिन्छौँ भन्ने ढङ्गले हामीले समाचार पठाउने हामी पनि ठिकै छ उसले भन्ने ढङ्गले भनेपछि अहिले नागरिक पत्रिका र हामी बिचको जुन नजानेको ढङ्गले लडाइँ भइरहेछ यो नरोकेसम्म यस्ता यस्ता कुरा भइरहने भयो नि यो रोक्नुपर्छ भन्ने तपाईँको कुरा मैले मान्छु रोक्नुपर्छ यो सहमतिमा रोक्ने हो कि अब माओवादी युद्ध सहमतिमा टुङ्ग्यो ठुल्ठुला युद्ध सहमतिमा टुङ्गेछ भने विराटनगरको एउटा खुसीको समाचार पनि भन्छु म तपाईँलाई अस्ति विराटनगरको पत्रकार र युवा सङ्घका साथीहरू बस्नुभयो र उहाँहरू दुवैले के रिलेसन गर्नुभयो भने यो घटनामा हाम्रो कारणले पत्रकार साथीहरूमाथि भएको क्षतिको पनि हामी स्वीकार स्वीकार्छौँ त्यसलाई चाहिँ आत्मालोचना गर्छौँ र पत्रकारहरूको कारणले युवासङ्घलाई भएको चाहिँ नि क्षतिको पनि आत्मालोचना गर्नुहुन्छ भनेर एउटा समझदारीमा विराटनगर घटना टुङ्ग्यो अब विराटनगरको पत्रकारहरूले बहिष्कार नगर्ने कुरा गर्नुभएको छ यसको पनि त उपाय होला नि त यो उपाय महासङ्घ लाग्नुपर्ने होला नि शिवदाई त्यसमा लाग्नु पर्ला नि त शिव गाउँलेको भूमिका के हो त अहिले त प्रश्न उठाएको छ नि फेरि यो पनि आधार नभए भन्नु भने उहाँले त्यो गर्नुपर्छ जस्तो लाग्छ मैले विराटनगर घटनामा तपाईँले मैले उचाल्न खोजेँ भन्नुभयो बिल्कुल उचाल्न खोजेँ होइन मैले मैले शिव गाउँलेलाई फोन गरेँ हेर्नुहोस् तपाईँ कहाँ हुनुहुन्छ भन्दा उहाँले के भन्नुभयो यो नखिच्नु होला प्लिज किनभने फेरि यो यस्तो कुरा भने मैले आउनु पर्छ तपाईँलाई जानकारी दिन्छु होइन यसलाई नखिच्नु अनौपचारिक भन्नु खोजेँ क्या सुन न शिव शिवजीजीलाई मैले फोन गरेँ उहाँले के भने मेरो फोन टेप भएको छ यसमा फोन नगर्नुहोस् भन्नुभयो मैले बाबु तपाईँ अध्यक्ष हो बसौँ विराट घटना घट्यो भन्दा म धनगढीको प्रशिक्षणमा छु आउँदा साथ बस्छु भन्नुभयो धनगढीको प्रशिक्षणमा आउँदा साथ उहाँले चाहिँ आयोग बनाइदिनु भयो हाम्रो चाहिँ महासचिवको नेतृत्वमा त्यस पछाडि मैले नारायण वाग्लेलाई भने यो बस है नारायण दाई भेटौँ मैले दस बजे भेट्न उहाँसँग टाइम नै उहाँले बिहानको न्युजमा यति धेरै त्यो हतियार चेलीबेटी बेच्नु सारा कुरा लेख्नुभयो भन्दा भन्दा भन्दा यो यस्तरी युगो बन्दै नि हो त्यही भएर मैले भन्दाखेरि मेरो यो आफ्नै जीवनको पनि उदाहरण हो सानो कुरालाई पनि हामीले सामान्य ध्यान नदिँदा ठुलो युगोको विषय बन्दो रहेछ र अब यो युगोको लडाइँ चाहिँ नागरिकले पनि नमनायो हुन्थ्यो ठिक छ हामी पनि नबनाउन तयार छौँ यसलाई हामी एकदम युगको विषय बनाउन चाहन्छौँ किन अब अदालतमा मुद्दा गइसकेपछि अदालतको प्रक्रियाले यसको छिनोफानो हुन्छ यसमा धेरै हाम्रो बोल्नु गन्थन गर्नुको पनि अब आवश्यक भएन हिजोसम्म प्रहरीको छानबिनको दायरामा थियो र प्रहरीसँग अलिकति सत्य यथार्थ स्वीकार्ने कुरामा प्रहरी साथ कि भन्ने हामीलाई लागेको थियो तर यो ढङ्गले हाम्रो प्रयत्न त अस्वीकार गर्यो नि त ऊ हिराजी यहीँ हुनुहुन्छ राजीव यहीँ हुनुहुन्छ हामीले आयोग बनाऊ वार्ता गर्ने भनेर धेरैचोटि वार्तामा गयौँ उहाँहरूसँग वार्तै एक्सेप्ट गर्नु भएन छलफल गरौँ वार्ता गरौँ कुरा गरौँ यो हामीभित्रका कुराहरू त छ नि त भित्र हामी त्यति बसेका छौँ त हामीले कानुनी के अरे हाम्रो चाहिँ वकिलहरूसँग सल्लाह गरेका छौँ विविध तहका यो घटनासित सम्बन्धी मान्छे तहका छौँ र यसलाई टुङ्गाउन चाहिरहेका छौँ तर यो टुङ्गाउन चाहिरहँदा हाम्रा एकतिसजना साथीहरूलाई नेट पर्नुपर्ने अवस्था छ ठिकै छ अब त्यो पनि एकचोटिको घटना होला भनेर हामीले त्यसलाई स्वीकारेका छौँ तर यो चाहिँ सबै सबै पक्ष जिम्मेवार हुनुपर्छ अब हाम्रो जिम्मेवारी कति हुनु पनि हामी हुन्छ निश्चय नै हाम्रो जुन युवा सङ्घ छ त्यसको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्नो सञ्जाल छ आफ्नो पृष्ठभूमि छ त्यसमा छैन र तपाईँले पृष्ठभूमि उठान गरे जस्तै युवा सङ्घले भ्रष्टाचार नियन्त्रण युवा स्वरोजगारदेखि लिएर हरेक कार्यक्रमहरू गर्दै आएको छ ती सराहनीय पनि छन् तपाईँहरूको सङ्गठनलाई सङ्घलाई जीवन्त राख्नलाई लागि त्यस्ता कार्यक्रमहरू आवश्यक पनि छन् यो यति हुँदा हुँदै एउटा सिङ्गो युवा सङ्घ जसको चाहिँ सञ्जात पूर्व मृत्यु पछि महाकालीसम्म छ त्यो युवा सङ्घ एउटा पत्रिका व्यावसायिक रूपमा सञ्चालन गरिएको पत्रिकासँग चुनौतीपूर्ण रूपमा अघि बढिरहनु राम्रो हो कि होइन कतिको जायज छ र साथसाथै यो जति पनि परशुराम अथवा ग्रेटर काण्डबाट मुक्तिर हामी उत्तरार्धमा केही मित्रले आएका छौँ त्यस पछाडि तपाईँको युवा सङ्घले के निर्णय गरेको छ समीक्षा के गरेको छ सङ्गठनलाई फाइदा पुग्यो या सङ्गठनलाई चाहिँ साङ्गठनिक रूपमा फाइदा पुगेको अथवा बेफाइदा पुगेको समीक्षा गर्नुभएको छ अब पोलिटिक्स भनेको चाहिँ अन्नपूर्ण क्याम्पको यात्रा हो चार दिन पाँच दिनको साह्रै कठिन यात्राबाट हामी हिँड्छौँ ओह्रालो बाटो आउँछ इँटा छापेको आमासम्म इँटा छापेको ढुङ्गा छापेको बाटो आउँदा हामीलाई आनन्दको महसुस हुन्छ अनि त्यहाँ राम्रा राम्रा रेस्टुरेन्टमा चाहिँ नि चपाती र नि सुप खाँदा आहा आगो ताप्दा मिठो आनन्द आउँछ ठुलो सेल र चाहिँ चना खुवाउनुहुन्छ गुरुङ चिनी आमाहरूले आनन्द लाग्छ जब उकालो अप्ठ्यारो लेक लाग्ने बाटो आउँछ त्यतिखेर त्यो निराश हुन्छ यो राजनीति भनेको यस्तै लामो यात्रा हो विराटनगर घटनामा अलिअलि उकालो परेको छ हामीलाई एकदम भयो तपाईँहरूलाई यो लेखकै बाटो हिँडे जस्तो भइरहेछ हामीलाई तर हाम्रो निष्कर्ष के हो भने जब हामी शिविरमा पुग्छौँ जब अन्नपूर्ण बेस क्याम्पमा पुग्छौँ र त्यहाँ सनसाइनसँगै त्यो हिमालका दृश्यहरू जब प्रकट हुनेछन् तब मान्छेहरूले ठान्नेछन् ठिक यात्रा गरेर युवासँग भनेर आज पत्रकार पत्रकारिता क्षेत्रमा धेरै गम्भीर प्रश्नहरू उठेको छ यो घटनाले आज कतिपय मिडियाले अरू मिडियाको समाचारलाई आधार बनाएर हामी समाचार नबनाउने है अब हामीले स्रोतका आधार मात्रै समाचार बनाउने भन्ने ठाउँमा निर्णय पुग्ने अवस्थामा पुगेको छ आज फेर जर्नालिजम फाउन्डेसन भन्ने एउटा संस्था जन्मिँदैछ काठमाडौँमा यो एउटा ठुलो उपलब्धि हो र मलाई लाग्छ यो घटनाले युवासँगको पनि गल्ती कहीँ भएको छ भने यसले सच्चिने मौका दिनेछ हाम्रा साथीहरूलाई पनि हामीले नियन्त्रणमा राख्नु पर्दो रहेछ भन्ने त महसुस भएको छ नि त हामीलाई युवा देशभरि लाखौँ कार्यकर्ता छन् कसले बेलुका गएर रेस्टुरेन्टमा जाँड खाइदिन्छ पत्रकारको पनि त्यसरी बाह्र हजार पत्रकारहरू छन् कसले बेलुका गरेर जाँड खाइदिन्छ अनि दुईवटा जडाएको झगडामा पत्रकार महासँग एकतिर लागिदिनु पऱ्यो जबरजस्ती युवासँग अर्कोतिर जबरजस्ती लागिदिनु पऱ्यो र दुईवटा जडाएको झडा आएर पत्रकार महासँग युवासँग झगडा जस्तो हुने यो कुरा त एकदम क्षति भयो नि त दुवै सङ्गठनलाई होइन भन्नु त बाह्र हजार पत्रकारहरूको जिम्मा त पत्रकार महासँग लिन सक्दैन होला नि तपाईँ जस्तै एक्टिभ पत्रकार त्यहाँ सयजना हुनुहोला साठीजना होला काठमाडौँमा हजारजना हुनुहोला तर बाह्र हजारजना सबै पत्रकारहरू व्यवसायमा छन् त सबैले व्यवसायिक हित गरेका छन् त यो प्रश्न त गम्भीर छ नि र युवा सङ्घका पनि लाखौँ कार्यकर्ताको सबै ठेक्का हामी लिन सक्छौँ त सक्दैनौँ नि अनि दुईवटा जडाले हामीभित्र हुने कुरा है यथार्थ कुरा गर्दै हाम्रो बैठकको छलफलको विषय अघिल्लो बैठकको र दुईवटा जडाएको घटनामा पत्रकार महासङ्घ जबरजस्ती एकतिर लागिरहनु पर्ने हाम्रो भित्र मन छैन जबरजस्ती हामी पनि लागिरहनु पर्ने अनि दुईवटा सङ्गठन चाहिँ बदनाम भइरहनु पर्ने यो कुराले हामी दुवैलाई बदनाम गरिरहेको छ यसलाई टुङ्ग्याउन चाहन्छौँ भनेर हामीले भन्यो त वार्ता कमिटी बनायौँ अब यो रियलाइजेसन चाहिँ नागरिकले पनि गर्नुपर्छ महासङ्घले पनि गर्नुपर्छ यो घटनालाई हामी धेरै एकदम उचाल्न उचाल्न पा हो यो तिलको पाहाडै भने अनि यो पनि यो पनि गल्ती कुरा हो क्या अब कति कुरा सही भन्ने कति गल्ती भन्ने क्या ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्चको एउटा ठुलो भेला थियो काठमाडौँमा अनि ताप्लेजुङका साथीहरूले चाहिँ उत्साह दिनको लागि तिन सयवटा चाहिँ ट्र्याक सुट बनाउनु भएको छ मसँग सल्लाह गर्नु ठिकै छ सोही वेल ट्र्याक सुट बनाउनु के भने अब तिन सयवटा ट्र्याक सुट लगाएका साथीहरूले म र केपी गण हाम्रो पनि हुनुहुन्थ्यो हामी जाँदा स्वागत गऱ्यौँ अब के भन्थ्यो भने मिडियाले ल पोस्ट बनाउनु लाग्यो भने बाबु युवासँग आफै पनि पोस्ट हो नि यसले किन छुट्टै पोस्ट बनाएर पर्थ्यो त्यो तिन सयवटा ट्र्याक सुट लगाएको त्यो ड्रेस देखेपछि अब कुनले लेख्यो थाहा छैन मैले हेर्न भ्याएको छैन त्यो चाहिँ एकदम पोस्ट मलाई हिजो छोटो फोन आयो एकदम तपाईँले पोस्ट घोषणा गर्नुभयो के अरे के अरे भने त्यो खालको त कार्यक्रमै छैन हाम्रो हाम्रो त तापले जुन काठमाडौँ सम्पर्क मञ्चको एउटा चाहिँ कमिटी बनाएका हौँ त्यहाँ तिन सयजना मान्छेले ड्रेस लगाएका छन् अब त्यो ड्रेस देखेर युवासँग फोर्स भनेर कसरी लेखिदिन्छ यो चाहिँ गलत समाचार हो त्यो त्यस्तो केही थप फोर्स हाल्नु त्यही त अब यो समाचारै त्यही त मैले भने समाचारका स्रोत समाचारको सम्प्रेषणै कता कता के के भएको छ क्या अब यो चाहिँ अब छलफल गर्नै पर्नेछ समाचारमा पहुँच एकदम सजिलो भएको छ तर स्रोत र सम्प्रेषणमा चाहिँ कता कता समस्याहरू देखिरहेको छ हस् धन्यवाद मसँग एउटा यहाँ सूचना छ यो रेडियो दिदीबहिनी पर्वतको पर्वको उसमा रहेको सामुदायिक रेडियो दिदीबहिनीले हरितालिका चिजको अवसरमा गर्न लागेको विराट महिला महोत्सवको बारेमा अहिले